राष्ट्रिय पंक्षी सहित बझाङबाट एकजना पक्राउ अब रोजगारीका लागि भारत जान पनि अनुमति पत्र लिनुपर्ने पहिलो पटक नागरिकको नजरमा डडेलधुवाको पत्रकारितालाई बुझ्ने प्रयास पाठक र श्रोता प्रकाशित तथा प्रसारित सामग्रीप्रति सन्तुष्ट नरहेको बुझाई सुदूरपश्चिममा पहिलो पटक राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी हुने कञ्चनपुरमा हुने मेलामा डडेलद्वाका कृषकहरूले उत्पादन गरेका वस्तुहरू पनि प्रदर्शनीमा राखिने र कञ्चनपुरको एक सामुदायिक विद्यालयमा चन्दा संकलन गरेर शिक्षकलाई तलब खुवाइँदै बैतडीको एक विद्यालयका विद्यार्थीहरू भवन अभावमा चौरमा पढ्न बाध्य प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्स र इन्टरनेटमा युनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु जिल्ला प्रहरी कार्यालयले राष्ट्रिय पंक्षी डाँफे सहित एकजनालाई पक्राउ गरेको छ राष्ट्रिय पंक्षी डाँफे मारेर बिक्री गर्न चैनपुर पुगेका दौलीचौर गाविस सातका बाइस वर्षीय टोप बहादुर बोहरालाई प्रहरले हिजो पक्राउ गरेको प्रहरी नायब परीक्षक नरेन्द्र चन्दले बताएका छन् सदरमुकाम चैनपुरमा पुगेका बोहरामाथि शंका लागेर झोला खान तलास गर्दा डाँफे फेला परेको प्रहरी नायब परीक्षक चन्दले बताएका छन् हिमपात भएसँगै चोरी शिकार बढ़ेको विभिन्न संचार माध्यमहरूमा समाचार प्रकाशन तथा प्रसारण भएपछि जिल्ला प्रहरी कार्यालयले सक्रियता बढ़ाएको डीएसपी चन्दले बताएका छन् बोहराको बोहरालाई प्रहरले पक्राउ गरी हिरासतमा राखेको र अनुसन्धान भइरहेको जनाएको छ आज राष्ट्रिय पंक्षी डाँफेसहित बोहरलाई जिल्ला वन कार्यालयको जिम्मा लगाइने डीएसपी चन्दले बताएका छनृ रोजगारीका लागि भारत जान पनि अब सरकारसँग अनुमति लिनुपर्ने भएको छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई वैदेशिक रोजगारीमा राख्दै नयाँ व्यवस्था घोषणा गरेका हुन् साथै यसरी जानेहरूको साढे बाह्र लाखको म्यादी जीवन बीमा हुनेछ भने कामको सिलसिलामा मृत्यु भएमा पीड़ित परिवारले बीमाका साथै वैदेशिक कल्याणकारी कोषबाट सहित डेढ लाख पाउनेछन् अहिले पनि भारतमा लाखौं नेपाली रोजगारीमा जान्छन् तर वैदेशिक रोजगारीमा परेका थिएनन् हिजो परराष्ट्र मन्त्री प्रकाश शरण महत र श्रम मन्त्री दीपक बोहरालाई सँगै राखेर पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री प्रचण्डले भारतमा गएर काम गर्ने नेपालीहरूलाई वैदेशिक रोजगारीको मान्यता दिने जानकारी दिएका छन् भारतमा रोजगारीका लागि जाने नागरिकले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सीमा जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट काम गर्न जाने अनुमति पत्र लिनुपर्नेछ यो अनुमति पत्र दिनु अघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा सहभागी गराउँछ यसका लागि एक महिनाभित्र छुट्टै कार्यविधि बनाएर लागू गरिने प्रधानमन्त्री प्रचण्डले बताएका छन् डडेलधुरामा पहिलो पटक नागरिकको नजरमा डडेलधुराको पत्रकारितालाई बुझ्ने प्रयास गरिएको छ नागरिकको दृष्टिमा डडेलधुराको पत्रकारिता समाचार सामग्रीमा विविधीकरण तथा समावेशीकरणको अवस्था विषय नागरिक समाज मार्फत नागरिकको बुझाइमा यहाँको पत्रकारिताको अवस्थाबारे बुझ्ने प्रयास भएको हो संचारकर्मी र पाठक तथा श्रोता सहभागीयुक्त नागरिक सम्वाद कार्यक्रममा पत्रकारलाई श्रोताका रूपमा राखेर आम नागरिक विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका आबद्ध व्यक्ति लगायतलाई डडेलधुवाको पत्रकारिताको अवस्था र संचार माध्यमले प्रसारण तथा प्रकाशन गर्ने सामग्रीहरूमा विविधीकरणका विषयमा आफ्नो बुझाइ राख्न लगाइएको हो सो क्रममा उनीहरूले मीडियाले गरिरहेका त्रुटिहरू अवलम्बन गरिरहेको भूमिका र सकारात्मक प्रयासहरूबारे विचारहरू व्यक्त गरेका थिए सहभागीहरूले सबैभन्दा मुख्य विषयको रूपमा खोजमूलक समाचारको अभाव रहेको र प्राय जसो सबै संचार माध्यममा एउटै किसिमका सामग्री प्रसारण तथा प्रकाशन हुने गरेको बताएका थिए त्यस्तै विशेषता छापा माध्यममा भाषागत त्रुटि मुख्य चुनौतीको रूपमा रहेको समेत उनीहरूले बताएका छन् साथै समाचारहरू पुष्ट्याई बिना नै प्रकाशन तथा प्रसारण हुने गरेको आफूले खोजेर लेख्ने भन्दा पनि अरू स्रोतबाट सामग्री उतार्ने काम धेरै भइरहेको तथ्य र अनुसन्धानमूलक समाचारमा कमी रहेको माथिल्लो स्तरका पत्रकारहरूबाट तल्लो स्तरका पत्रकारहरू पारिश्रमिकको समस्या भोगिरहेको संचार माध्यममा कहिलेकाहीँ हुँदै नभएका समाचारहरू आउने गरेको र सबैलाई समान रूपमा नहेरी थिचोमिचो गरेर सामग्री प्रकाशन तथा प्रसारण हुने गरेको पाठक तथा श्रोताले चाहेको सामग्रीहरू उठान नहुने गरेको पत्रिकाहरूमा सम्पादकीय समेत एउटै भेटिने गरेको बताउँदै पत्रिकाको मुख्य अंशको रूपमा रहने सम्पादकीय नै आफ्नो नहुने गरेको सामग्रीहरूमा अपडेट अभाव देखिने गरेको गोप्यतामा ख्याल नपुर्याउने गरिएको र पत्रिकाहरू सिजन अनुसार कहिलेकाहीँ मात्रै प्रकाशनमा आउने गरेको लगायतका टिप्पणी गरेका थिए नागरिक समाज मार्फत सुझाव तथा गुनासा संकलन गरेको संचार प्रतिष्ठान नेपाल कैलालीका कार्यकारी निर्देशक मनमोहन स्वारले उनीहरूको बुझाइ सुने वर्षपछि प्रतिक्रिया दिँदै डडेल दुवाको पत्रकारिताको पहिलो पटक चिरफार गरिएको बताउँदै यहाँका श्रोता र पाठक संचार माध्यमले प्रकाशन तथा प्रसारण गर्ने सामग्रीप्रति सन्तुष्ट नरहेको बुझिएको बताए साथै संचार माध्यमले संवेदनशीलतामा ध्यान नदिएको आर्थिक सामाजिक मुद्दामा सामग्री प्रकाशन हुने न्यून हुने गरेको पत्रकारहरूमा मेहनतको कमी रहेको र प्रस्तुतिमा भाषागत त्रुटि रहेको सहभागीहरूले व्यक्त गरेका कुराहरूबाट आफूले बुझेको बताए यसअघि कार्यक्रममा आयोजकका तर्फबाट पत्रकार एकेन्द्र तिमिल सेनाले सुदूरपश्चिमको पत्रकारिताको अवस्थाबारे हालसालै गरिएको एक अध्ययनमा समेटिएका विषय वस्तुबारे जानकारी गराउँदै स्थानीय पत्र पत्रिकाहरूले स्थानीय तथा जनसरोकारका मुद्दाहरू अठार दशमलव छ प्रतिशत मात्रै उठाएको देखिएको जानकारी गराए तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ सुदूरपश्चिममा पहिलोपटक राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी हुने भएको छ प्राङ्गारिक कृषि पद्धतिको अवलम्बन पर्यावरण संरक्षण र स्वास्थ्य जीवन भन्ने मूलनाराका साथ दशौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी दुई हजार त्रिहत्तर पहिलोपटक यस क्षेत्रको कञ्चनपुरमा हुने भएको हो कृषि व्यवसाय प्रवर्धन कार्यक्रम हरिहर भवन ललितपुर सुदूरपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशालय दिपायल र जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरको संयुक्त आयोजनामा यही माघ एक्काइस गतेबाट शुरू हुन लागेको हो उक्त प्राङ्गारिक कृषि मेला प्रदर्शनीमा सुदूरपश्चिमका नौवटै जिल्लाका कृषकहरूले उत्पादन गरेका वस्तुहरू प्रदर्शनीमा राखिने सुदूरपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय दिपालका प्राविधिक सहायक सरिता पन्तले जानकारी दिएका छन् प्राङ्गारिक उपजहरू जनसमुदायहरू समक्ष परिचित गराउने प्राङ्गारिक कृषि प्रणाली अपनाउन कृषकहरूलाई प्रोत्साहित गर्ने दिगो कृषि विकासको लागि प्राङ्गारिक कृषि पद्धतिको आवश्यकताहरू बोध गराउने र प्राङ्गारिक कृषि व्यवसाय प्रवर्धन गर्न सहयोग पुर्याउने उद्देश्यहरू लिएर उक्त प्राङ्गारिक कृषि मेला प्रदर्शनी आयोजना गर्न लागेको हो उक्त प्राङ्गारिक कृषि मेला प्रदर्शनीमा निशुल्क प्रवेशको व्यवस्था गरिनेछ भने कृषकहरूले उत्पादन गरेका कृषिजन्य वस्तुहरू निशुल्क रूपमा स्टलमा राख्ने व्यवस्था गरिन लागेको छ यस्तै डडेलधुवाका कृषकहरूले उत्पादन गरेका कृषि वस्तुहरूलाई पनि राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनीमा प्रदर्शनको लागि राखिने भएको छ हिजो जिल्ला कृषि विकास कार्यालयको सभाहालमा आयोजित सरोकारवालाहरूको बैठकले जिल्लाका कृषकहरूले उत्पादन गरेका कृषि उपजहरूलाई प्रदर्शनीमा राख्ने निर्णय गरेको हो डडेलधुवाबाट जुनार मौसम बेसार अदुवा मसला लगायतका दसवटा स्टलहरू राखिने जनाइएको छ प्राङ्गारिक कृषि मेलामा कृषि उपजहरू कञ्चनपुरसम्म पुर्याउनका लागि उद्योग वाणिज्य संघ डडेलधुरा लगायत जिल्लास्थित कृषि संघ सरोकार राख्ने संघ संस्थाहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् माघ एक्काइस गतेबाट शुरू हुने प्राङ्गारिक कृषि मेला प्रदर्शनी माघ चौबिस गतेसम्म सञ्चालन हुनेछ यही माघ चौध गतेसम्म स्टल दर्ता गर्न सकिने जनाइएको छ गाउँका अभिभावकले चन्दा संकलन गरेर कञ्चनपुरको बाइसे वा गाविस एक बिनवारीमा रहेको दुर्गा राष्ट्रिय आधारभूत एक पाँच विद्यालयका शिक्षकलाई तलब खुवाउँदै आएका छन् जिल्लाकै विकट ग्रामीण भेगमा रहेको विद्यालयमा दुईजना शिक्षकलाई दुई छयालिस सालदेखि गाउँमा अभिभावकबाट चन्दा संकलन गरेर अध्यापन मार्फत तलब खुवाउँदै आएको विद्यालयका शिक्षक रामविलास राणाले बताएका छन् पञ्चानब्बे प्रतिशत आदिवासी जनजाति समुदायका विद्यार्थी अध्ययन गर्दै आएको विद्यालयमा हाल दुई सय पचहत्तरजना विद्यार्थी छन् हरेक वर्ष विद्यार्थी भर्नाका बेला अभिभावकले सो इच्छाले दिएको चन्दाले दुई शिक्षकलाई वर्षभरि तलब खुवाउनु पर्ने बाध्यता रहेको छ शिक्षक रामबिला राणाले भने शिक्षक पनि तलब भन्दा समाजसेवा भन्दै शिक्षाको भविष्यका लागि लागे परेका हुन् स्थापना भएको लामो समय बितिसक्दा पनि स्कूलको अवस्थामा कुनै सुधार आउन नसकेको उनको भनाइरहेको छ दुईजना निजी स्रोत तीन राहत दुई बाल विकास र दुईजना स्थायी कर्मचारी कार्यरत छन् उनले भने निजी स्रोतका शिक्षकलाई मासिक तीन हजार पाँच सय र छ हजार रूपियाँ दिएका छौं निजी स्रोतका शिक्षक व्यवस्थापनका लागि मासिक नौ हजार पाँच सय रूपियाँका लागि स्थापनाकालदेखि नै अभिभावकबाट चन्दा उठाउँदै आएको शिक्षक राणाले बताएका छन् बैतडीको मेलौलीमा रहेको मणिलेक मावि काँडा मेलौलीमा विद्यालय भवनको अभावमा विद्यार्थीहरू चोरमा पढ्न बाध्य छन् विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा भवन नहुँदा विद्यार्थीहरूलाई चौरमा राखेर पठन पाठन गर्ने बाध्यता रहेको विद्यालयका प्राचार्य देवदत्त कलोनीले जानकारी दिएका छन् विद्यालयमा एक हजार चालिसजना विद्यार्थीहरू अध्ययनरत रहे पनि जिल्ला शिक्षा कार्यालयले पाँच वर्ष यता विद्यालय भवनका लागि कुनै सहयोग नगरेको उनले बताएका छन् विद्यालयमा भवन नहुँदा बहुकक्षा शिक्षण अपनाउनु पर्ने बाध्यता रहेको प्राचार्य कलौनीले बताएका छन् विद्यालय भवन निर्माणका लागि पटक पटक आग्रह गरेको भए पनि राजनीतिक पहुँचका आधारमा भवन वितरण हुँदा आफूहरूले नपाएको अभिभावक जयराज ओझाले गुनासो गरेका छन् जिल्ला शिक्षक कार्यालयले चालु शैक्षिक सत्रमा पनि सानाटुला गरी बासठीवटा विद्यालय भवन वितरण गरेको भए पनि राजनीतिक पहुँचका आधारमा वितरण गरेको उनको आरोप छ सरकारले चालु आर्थिक वर्षदेखि देशका अठारवटा शहरमा लागू गरेको सघन शहरी विकास कार्यक्रम धनगढ़ीमा कार्यान्वयन सुस्त देखिएको छ चालु आर्थिक वर्ष शुरू भएको छ महिनासम्म कार्यक्रम अन्तर्गत छनौट भएका योजनाको लागत इस्टिमेटको काम सम्पन्न हुन सकेको छैन योजना छनौट इस्टिमेट लगायतमा भएको ढिलाइले निर्माण सम्बन्धी टेण्डर गर्नमा अझै केही दिन लाग्ने बताइएको छ अहिले छनौट भएका योजनाको परामर्शदाता कम्पनीबाट भएको लागत इस्टिमेट पुनरावलोकन गर्ने काम भइरहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रविन्द्र बोहराले बताएका छन् कार्यालयका प्रमुख रविन्द्र बोहराले छनौट भएका योजनाको लागत पुनरावलोकनको काम भइरहेकाले निर्माणको टेन्डरका लागि कम्तीमा एक महिना लाग्ने बताएका छन् उनले छनौट योजना छनौट लागत पुनरावलोकन आदि तयारीमा बढ़ी समय लागेको जानकारी दिएका छन् कालासानी क्रिकेट क्लब बैतडीमा जारी शहीद दशरथ चन्द स्मृति युनायन आमन्त्रण क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ हिजो बुढाबाजी क्रिकेट मैदान रातामाटामा सम्पन्न लिग चरणको खेलमा त्रिपुरा क्रिकेट क्लबलाई सैतिस रनले पाखा लगाउँदै कालासैनीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो यता निलासैनी खेल मैदान देहिमाण्डमा सम्पन्न अर्को खेलमा एनआरवाईसी भट्टालाई दुई सय पाँच रनको विशाल रन अन्तरले स्तब्ध पार्दै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 सामग्रीप्रति सन्तुष्ट नरहेको बुझाई सुदूरपश्चिममा पहिलोपटक राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी हुने कञ्चनपुरमा हुने मेलामा डडेलधुवाका कृषकहरूले उत्पादन गरेका वस्तुहरू पनि प्रदर्शनीमा राखिने र कञ्चनपुरको एक सामुदायिक विद्यालयमा चन्दा संकलन गरेर शिक्षकलाई तलब खुवाइँदै बैतडीको एक विद्यालयका विद्यार्थीहरू भवन अभावमा चौरमा पढ्न बाध्य समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio Unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै बिबिसी नेपाली सेवाको बिहानी पख सुन्नु सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार